नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W dot radio Arpan dot com dot N P मार्फत एकैसाथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अरियाल सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यसै महिना हुने औपचारिक भ्रमणलाई सार्थक एवं फलदायी बनाउन उच्चस्तरीय परामर्श प्रारम्भ गरेको छ भारतीय प्रधानमन्त्रीको भ्रमणका बेला हुने द्विपक्षीय वार्ता तथा नेपालले उठाउनुपर्ने विकास निर्माणका साथै अन्य पारस्परिक हितका मामिलाबारे सम्बन्धित विषयका विज्ञहरूसँग सरकारले श्रृंखलाबद्ध परामर्श थालेको छ सरकारले सत्ता साझेदार दल नेपाली कंग्रेस नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रमुख प्रतिपक्षी राजनीतिक दल ए नेकपा माओवादी सरकार र सदनबाट बाहिर रहेको नेकपा माओवादी राप्रपा नेपाल राष्ट्रिय जनमोर्चा मधेसी जनअधिकार फोरम नेपाल मधेसी जनअधिकार फोरम लोकतान्त्रिक तराई मधेस लोकतान्त्रिक पार्टी लगायत दलसँग आज छलफल गर्दैछ नेकपा एमाले संसदीय दलको बैठक आज पनि बस्ने भएको छ आज दिउँसो एक बजेपछि बस्ने बैठकमा सरकारको काम कार्यवाही संसदीय दलले निभाउनुपर्ने भूमिकाका बारेमा छलफल हुनेछ संविधान सभा भवन नयाँ बानेश्वरमा बसेको हिजोको बैठकमा सरकारमा सहभागी मन्त्रीहरूले खेलेको भूमिका र बजेटका विषयमा सभासदहरूले असन्तुष्टि व्यक्त गरेका छन् बैठकमा बोल्ने सभासदले बजेटमा पार्टीको प्रभाव कम भएको सरकारका काम कार्यवाही सुस्त रहेको भन्दै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीको आलोचना पनि गरे गरेका छन् बाँकी रहेका सदस्यहरूले आज आफ्नो धारणा राख्ने बुझिएको छ ऊर्जा मन्त्री राधा गेवाली कृषि मन्त्री हरिप्रसाद पराजुली र भूमि सुधार मन्त्री दलभ बहादुर राणाले आ आफ्नो मन्त्रालयमा गरेको कामको प्रगति विवरण बैठकमा प्रस्तुत गर्नुभएको थियो व्यवस्थापिका संसद अन्तर्गतको सुशासन तथा अनुगमन समितिको बैठक बसिरहेको छ सिंहदरबार स्थित संसद सचिवालयमा बसेको बैठकमा समितिको कार्यक्षेत्रमा देखिएको विवादका विषयमा छलफल भएको छ बैठकमा समितिको कार्यक्षेत्र स्पष्ट नभएकाले त्यस विषयमा छलफल गरिँदै गरिएको समितिका सचिव जीवराज बुढाथोकीले बताउनु भएको छ समितिको नाम सुशासन तथा अनुगमन राखिए पनि त्यसको काम कर्तव्य र अधिकार अधिकारको क्षेत्र सानो रहेको भन्दै समितिमा सदस्यहरूले कुरा उठाउँदै आएका छन् नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक असैमा भर्ना खुलेको छ खुलातर्फ दुई सय चालिस आदिवासी जनजातितर्फ छैसठी मधेसीतर्फ सन्ताउन्न महिलातर्फ चालिस दलिततर्फ तीस पिछड़िएका क्षेत्रतर्फ एघार र अमर प्रहरी तथा अशक्त प्रहरी परिवारका लागि नौ सीट गरी चार सय त्रिपन्न सीटमा भर्ना आह्वान गरिएको छ साउन पाँच गतेदेखि भदौ चार गतेसम्म क्षेत्रीय र अञ्चल प्रहरी कार्यालयमा फारम लिएर बुझाउन सकिने नेपाल प्रहरीले जनाएको छ काठमाडौँमा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानी पोखरीबाट दरखास्त फारम लिन सकिनेछ नेपाल प्रहरीको website W W W dot Nepal police dot G O V डट एनपीबाट पनि फारम डाउनलोड गर्न सकिनेछ त्रिभुवन विश्वविद्यालय वा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरहको योग्यता भएका र अठार वर्ष पूरा भई चौबिस वर्ष ननागेका व्यक्तिले दरखास्त दिन सक्ने नेपाल प्रहरीका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ इजरायली सेनाले जारी राखेको हमास विरूद्धको कार्यवाहीमा मारिनेको संख्या तीन सय तीस नागेको छ इजरायलले विवादित गाजा क्षेत्रमा हमास विद्रोही विरूद्ध करिब दस दिनदेखि जारी राखेको कार्यवाहीमा मारिने तीन सय भन्दा बढ़ी सर्वसाधारण नागरिक रहेको अधिकारीहरूले जनाएका छन् शुक्रबारदेखि नै स्थलगत हमला शुरू गरेको इजरायलले गाजापतिमा निरन्तर हमला जारी राखेको छ हमास विद्रोही सुरुङ मार्ग हुँदै इजरायल प्रवेश गर्न लागेको भन्दै इजरायलले हवाई हमला रोकेर स्थलगत कार्यवाही शुरू गरेको थियो हमास विरूद्धको कार्यवाहीमा आफ्ना दुई सैनिकको मृत्यु भएको इजरायली सेनाका प्रवक्ताले जनाएका छन् इजरायली हमास विरूद्ध कार्यवाही कड़ा पार्ने भन्दै गाजाका नागरिकलाई सहर छोड्न चेतावनी दिएको छ हमासले इजरायललाई केन्द्रित गर्दै रकेट आक्रमण जारी राखे पनि इजरायली सेनाले रकेटलाई आकाशमै निस्तेज पारेकाले इजरायलमा ठूलो क्षति हुन भने नपाएको बीबीसीले जनाएको छ इजरायली सेनाको कार्यवाहीका कारण गाँजा क्षेत्रमा चार हजार घर परिवार विस्थापित भएका छन् इजरायल र प्यालेस्टाइनलाई युद्धविराम गर्न परेको अन्तर्राष्ट्रिय दबावले पनि खासै असर नगरेको अधिकारीहरूको भनाइ छ र दक्षिण अफ्रिका विरुद्धको टेस्ट क्रिकेट प्रतियोगितामा श्रीलंकाले मध्यम प्रदर्शन गरेको छ पाँचौ दिनको पूरा खेल बाँकी रहँदा श्रीलंकालाई जित्न अब दुई सय साठी रनको आवश्यकता छ भने उसको नौ विकेट बाँकी रहेको छ अफ्रिकाले पहिलो पारीमा चार सय पचपन्न रन दोस्रो पारीमा दुई सय छ रन बनाएको थियो श्रीलंकाले पहिलो पारीमा दुई सय बयानब्बे रन जोडेको थियो दोस्रो पारी पारी खेलिरहेको श्रीलंकाले एक विकेट गुमाउँदै एक सय दस रन बनाएको छ आजको खेल सभा दस बजेदेखि शुरू भएको छ हवस् त यसका साथै बिहान एघार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोप Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one भजनका लागि सुन्नु हजुर मेरो आफ्नै शान छ मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास को डिस्कभर बाइक एक सय सिसी को प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा exchange offer genuine spare part तथा दक्ष र अनुभवी मेकानिक मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटो अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस आफ्नो कसरी आयो प्रभु नेपालमा लोड सेडिङ बढ्यो उगरेर चाहिँ छमछम गरेर हिँड्दै हिँड्दै यहाँ पो आइपुगेको छ भने प्रभु <laughs> चैनपुर एक बहिरा चोकमा रहेको रि सोलर एन्ड सप्लायर्सबाट सोलर बत्ती जोडेर घर उज्यालो बनाऊ जाऊ आफ्नै ठाउँमा फर्केर जाऊ <laughs> सोलर वाटर हिटर सोलर बत्ती सेट इन्भर्टर सोलर ब्याट्री पाइनुका साथै मर्मत पनि गरिन्छ तथा हामी कहाँ डिसोम पनि उपलब्ध छ सम्पर्क restore sun solar and suppliers Sainpur एक चोक चितवन प्रोपराइटर किरण तिवारी मोबाइल अन्ठानब्बे चार पचास बयानब्बे चार सय चौरानब्बे फोन नम्बर शून्य छपन्न छ बयानब्बे सात सय पाँच अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश्च होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन्न विज्ञापनमा होइन गुणस्तरमा ध्यान दिउँ शिवशक्ति कङ्क्रिटलाई सधैँ सम्झ्यौँ सधैँ हजुर block ring pole pillar design डिजाइनका थ्री पिस रेलिङ साइज साइजका आकर्षक मूर्ति लगायत विभिन्न किसिमका सिमेन्ट सामग्रीहरू चाहिएमा हामीलाई सम्झनुहोस् सम्झनुहोस् पुनश्च एकै दिनमा तयार गरिने सिमेन्ट खाबोको घर गोठ र कुखुराको खोरहरू छिटो चरितो र ग्यारेन्टीका साथ तयार पनि गरिन्छ सम्पर्क शिवशक्ति कङ्क्रिट उद्योग रत्नगर तिन बेल्सी हाइवेसँगै प्रोप्राइटर अर्जुन पुरी मोबाइल अन्ठानब्बे चार पचास छप्पन्न चार सय चौध ए भाउजू कता हिँड्नुभयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिसा लागेन भन्नु भएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै executive director Puja Kuber mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय फोन नम्बर शून्य छप्पन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ ओहो रमेश दाई घर त बनाएर भ्याउनु भएछ है घर बनाएर त भ्याइयो भाइ तर घरले पूर्णता पाएको छैन के भन्नु भएको दाइले घर तयार छ पेन्टिङ भइसक्यो फर्निचर रेडी छ अनि के बाँकी छ र पूर्णता हुन <laughs> सबै कुरा त भयो तर श्री डिजिटल ओल्डबाट fridge TV washing machine laptop computer आदि नल्याइकन घर कसरी पूर्ण हुन्छ हजुर सुपथ मूल्यमा घरायसी विद्युतीय सामानहरू पाइने विश्वासिलो ठाउँ श्री डिजिटल ओल्ड रत्नगर दुई टाढी बजार टाढी चौतारासँगै फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी तिन सय पचासी मोबाइल अन्ठानब्बे पाँच पचास पचपन्न नौ सय एकहत्तर चौबन्दीमा पटुकी बाँध्या छैन भन्दै हिमा पखेरीमा घाँस काट्न जान्या छैन भन्दै हिमा मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ म त नेपालको माया गर्ने छोरी मलाई म जस्तै माया चाहिन्छ नमस्कार म गायिका आस्था राव तपाईँ अहिले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज अर्पण सबैका लागि सधैँका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 दिल भएको मान्छे ब्राकेटमा सात गोल <laughs> सात गोल भन्ने बित्तिकै सबैले बुझिसक्नु अब उहिलेका कुरा खुइले होइन त्यस्ता कुरो नगरौँ त्यस्तो कुरो नगरौँ अब नयाँ नयाँ कुरो गरौँ कि नयाँ नयाँ कुरो कुरो त अब के गर्ने र अब ती जाउनु लाग्छ राजन माइत जाँदैछ होइन <laughs> माइत को जान्छ होइन सारी लिएर गयो होइन ल अब राजनलाई मैले अब यहाँभन्दा अरू भन्नु पर्दैन होइन सबैले बुझिसक्नु भएको छ अब राजनसँग भन्दा पनि म तपाईँसँग धेरै कुरा गर्न चाहन्छु होइन त्यही भएर राजन एकछिन साइडमा बस्दै गर होइन तपाईँहरू आउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिस नम्बर डायल गरेर र हामीसँग रमाइला रमाइला कुराकानी गर्न सक्नुहुनेछ हामी जस्ट फर इन्जोय कार्यक्रममा रमाइलो गर्ने प्रयास गर्नेछौँ तपाईँ आउन सक्नुहुनेछ तपाईँ हामीलाई यो कार्यक्रम डब्लु मार्फत पनि सुन्दै हुनुहुन्छ र तपाईँको सन्देश सम्झना सबै कुरो राख्ने कार्यक्रम हो जस्ट फर इन्जोय प्रत्येक दिन आउँछ एघार बजेको अर्पण खबरपछि लगभग लगभग बाह्र बजेसम्म जस्ट फर इन्जोयको एपिसोड भएर आज सन्डे एपिसोड लक्ष्मण र म तपाईँको माझमा उपस्थित हुने गर्दछौँ आज पनि भरपुर रमाइलो गर्छौँ लगभग बाह्र बजेसम्म रहेर सँगसँगै साङ्गीतिक आवाजहरू पनि छ तपाईँको लागि भनेर रमाइला रमाइलो डान्सिङ नम्बरहरू छ होइन राज हो भन्ने इसारा पाइसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ आउनुहोस् केही बेर रमाइलो गर्नुपर्छ एक घन्टाको बसाइ छ होइन यो बसाइमा रहेर केही रमाइलो गर्छौँ यो एपिसोडमा अझ रमाइलो गर्छौँ लक्ष्मणले एउटा कुरो चाहिँ सोध्न मन लाग्यो कि भइहाल्छ नि के हो त्यस्तो कुरो अब राजनले त खालि उडाउनु बाहेक अरू कुरा गर्दै गर्दैन है हे प्रभु त्यस्तरी उडाउन सक्ने भएको भए साइन्टिस्ट साइन्टिस्टहरूको के काम हुन्थ्यो र महिलाले लिएर जान्थ्यो होला होइन त्यसरी उडाउनुको लागि ठिक छ अब राम्रै कुरा भने सुनौ होइन अब नराम्रो त हुनै सक्दैन नि मलाई चाहिँ यहाँ एउटा के अरे एउटा वाद विवाद प्रतियोगिताको एउटा टाइटलको याद आयो कि वाद विवाद प्रतियोगिताको टाइटल याद आयो के टाइटल त्यस्तो त्यो भन्छ नि धन ठुलो कि विद्या ठुलो भन्ने कि मलाई चाहिँ त्यसलाई चाहिँ थोरै चेन्ज गरेर चाहिँ लक्ष्मणलाई सोध्न मन लाग्यो कि धन ठुलो कि साथी ठुलो हत्तेरिका अब राजनले कता कता कता कता कताबाट लिङ्क गराएर मलाई फसाउने तर्खर गरिरहेको जस्तो मलाई लागिरहेछ लक्ष्मण भन्छ धन ठुलो म भन्छु साथी ठुलो साथी तपाईँलाई के लाग्छ आउनुहोस् शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो टपिकमा नि कुराकानी गरौँला रमाइलो पाराले कुराकानी गरौँला होइन त्यो टपिक भन्दा नि लक्ष्मण ठुलो कि राजन ठुलो भनेर राखौँ के हुन्छ त्यो त गएर वेट गरौँ थाहा भइहाल्छ लक्ष्मण ठुलो भइहाल्छ होइन त्यसमा विवादै गर्नु पर्दैन त्यो भएर चाहिँ होइन होइन केले ठुलो भन्ने कुरो आउँछ नि त फेरि त्यहाँ सबै कुराले ठुलो होइन अब सबै कुराले अब देखिरहेको छ नि ज्यान पनि त्यस्तै खाइलाग्दैछ के अरे चैतमा हावा हुरी आयो भने <laughs> डोरी टाँग्यो भने चङ्गा बनाउन मिल्छ त्यो चाहिँ कसलाई पर्छ त्यो चाहिँ सबैले देखिरहनु भएको छ राज कसलाई पर्छ राज कसलाई पर्छ राजले पनि भनिरहेछ होइन लक्ष्मणतिर फुल्ली इसारा गर्दै लक्ष्मणलाई नै हो त्यस्तो भनेर यो चैतमा चाहिँ कसरी जोगियो के लक्ष्मण कसरी जोगियो बाहिरै ननिस्क्यो चैतमा चाहिँ मैले राजनलाई कसरी जोगाएँ भन्दाखेरि सबैलाई जानकारी गराइदिनुपर्छ है राजन हिँडिरहेको थियो अनि उडाउनु लागेको थियो साइडमा दुईवटा ढक मैले झुन्डाइदिएँ राजन बल्ल बल्ल बच्या हो कि <laughs> यही यही टपिकमा म एउटा इक्जाम्पल दिन्छु है मलाई लक्ष्मणले कसरी बचाएको भनेर होइन यो चैतको बेलामा चैत वैशाखको बेलामा चाहिँ हावाहुरी मजा मजाले आएछ कि यति ठुलो हाउरे आएछ होइन त्यो लडेको छैन होइन यो इक्जाम्पल के अघि लक्ष्मणको कुरा अनि त्यहाँबाट हाउरी यस्तो बेसकन आएछ कि सबै कुरो उडाउन थालेछ त्यही उडाउने क्रममा चाहिँ एउटा लाङखुटेला पनि उडाएछ होइन लाङखुटेला पनि उडाइसकेपछि चाहिँ कहाँ लाँदा लाँदा लाँदा चाहिँ ट्याक्कै एउटा त्यो भन्छ नि पिपलको रूपमा गएर ड्याङ ठोकेछ त्यहीँ एउटा पातमा च्याप समातेर बसेछ कि लाङखुट्टे होइन बसिसकेपछि अझै आउँदै थियो लाङखुट्टे पातमा समातेर बसेको छ बसेको छ अनि पछि हावरी ट्याक रोक्यो त्यसपछि त लाङखुट्टे फ्रेस भएर देखिस् मैले तँलाई समातेर बचाएँ आज नत्र त कहाँ पुग्थिस् कहाँ पुग्थिस् रे <laughs> त्यही पाराले चाहिँ मलाई लक्ष्मणले बचाएको हो चैतमा होइन अब यो यी घटनाहरू सबै काल्पनिक हुन् होइन कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ राज त्यही भनिरहेछ राजले <laughs> अब अरू कुरो अब सबै अब <laughs> लक्ष्मणको लक्ष्मणको मुखा बिर्को लाग्ला लाग्ला जस्तो भइसक्यो है अब साथी त्यही हो धन ठुलो कि साथी ठुलो हो तपाईँले पनि भन्नु पर्यो लक्ष्मणले चाहिँ धन ठुलो हो भन्छ म भन्छु साथी ठुलो हो भन्छ राज के छ के ठुलो रातलाई त मै ठुलो हो भनेर आज अब के भन्ने अब चस्मा लागेको मान्छे ठुलै हुन्छ नि हामीले पनि बुझाएको छ नि त्यो कुरो त राजले अब फेरि एकछिन मै ठुलो भनिदिनु भनिरहेको छ चस्मा लगाएको मान्छे मै ठुलो हो भनिरहेको छ होइन ओल फ्रेन्ड शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिसलाई डायल गर्दै गर्नुहोला यति बेला भने एउटा साङ्गीतिक आवाज तपाईँको लागि राख्नुपर्छ राजको इसारा पाएका छौँ प्रोग्राम जस्ट फर इन्जोयमा फर्स्ट सङ्ग तपाईँको लागि गर्लफ्रेन्ड बेस्कन नाचेको मलाई अझै पनि याद छ त्यो सौरामा होइन लक्ष्मण सौरामा सौरामा त होला अनि लक्ष्मण पनि नाचेको म त खतरा नाच्ने मान्छे हो नि बबाल नाचेको होइन पछि आँगन टेढो भएको होइन होइन होइन त्यस्तो होइन राजन नाच्न जान्दैन अनि त्यसपछि मलाई दोष लाउने राजन नाच्न जान्दैन राजन कहिले नाचेको छ र लक्ष्मण नाच्न जान्दैन आँगन टेढो राजन त बच्चैदेखि नाच्ने हो तर असल के भएको छ त्यो थाहा छैन होइन अब कुरो गरिहालौँ न लक्ष्मणसँग अब धन ठुलो कि साथी ठुलो धन ठुलो भनेर कसरी भन्न सकेको लक्ष्मणले अब त्यो कसरी भन्नु म लास्टमा भन्छु कि कन्क्लुजनमा छ नि कन्क्लुजनमा राजनलाई चाहिँ यसरी हो भनेर ट्याक्क जवाफ दिएपछि ठ्याक्कै कहाँ हुन्छ सुरुमा अलिकता भन्नु पऱ्यो साथीहरूलाई कसरी चाहिँ धन ठुलो भएछ भनेर अलिकता धन त ठुलो हुँदै हुँदैन नि धेरै नै धन ठुलो हुन्छ होइन <laughs> धेरै नै धन ठुलो हुन्छ अरे ल लक्ष्मणले भनेको धेरै नै धन ठुलो रे साथीभन्दा होइन साथीभन्दा कति ठुलो रहेछ त खै तपाईँ पनि आउनुपर्ने हो शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको लाइन हुँदै रमाइलो कुराकानी गर्नुपर्छ तपाईँको आफन्तजन प्रियजनको माझमा हामी सन्देश सँगसँगै सम्झना पनि राख्ने प्रयासमा हुन्छौँ प्रोग्राम जस्ट फर इन्जोयमा रमाइला रमाइला डान्सिङ नम्बरहरू पनि प्लेआउट गर्छौँ आइतबारको एपिसोडमा राजन अनि लक्ष्मण मिलेर एक्ज्याक्टली अब राजन अब नजिक नजिक तिज आइराखेको छ है प्लान के के छ राजनको सुनाउनु प्लान त यस्तो मेरो दुइटा बहिनी छ होइन दुइटा बहिनी छ बहिनीहरूलाई लिन जानुपर्छ लिन गइसकेपछि बहिनीहरूलाई लिएर आएर चाहिँ दरसर खुलाउनु पर्यो अब दाई भएको नाताले पनि त्यो गर्नुपर्ने आवश्यकता छ अब लक्ष्मण मैले बाहिर बाहिर सुनेको चाहिँ अब राजन चाहिँ यसपालि टक्क लाएर ससुराली जाँदैछ अरे होइन दर खाँदैछ अरे टक्क तिजमा डान्स गर्दैछ अरे भन्ने सुनेको हो होइन अब यो कुराहरू कतिको साँचो छ अब झुटो छ त्यो चाहिँ अब राजनलाई नै थाहा होला होइन यसबारेमा अझै क्लियर गरिदिनु होइन होइन राजनलाई मात्रै थाहा छैन कि हाम्रा आदरणीय श्रोतावृन्दहरूलाई पनि थाहा छ यो अब लक्ष्मणले भनेको कुरो चाहिँ कतिको सत्य छ कतिको मान्नुहुन्छ उहाँले भन्ने कुरो श्रोतावृन्दलाई पनि थाहा भएको त्यही त म कन्फ्युजन पनि हुनसक्छु होइन तर राजनले चाहिँ यस्तो गर्दैछ है भन्ने चाहिँ मैले बजारमा चाहिँ व्यापक सुनेको होइन अब राजनले अब गर्दैछ कि छैन त्यो चाहिँ मलाई ठ्याक्कै थाहा भएन तर राजनले भनिदियो भने अझै क्लियर हुन्छ होइन ठिकै छ नि त अब लक्ष्मणको घरमा पनि अब भाउजू पनि हुनुहुन्न मम्मीले पनि अब त्यो किसिमको साडी लगाउनुहुन्न पुरै नेट साडी रे नेट साडी अब कस्तो नेट सारी होइन लिएर आएर देखाउनु पनि भएको थियो मलाई चाहिँ त्यो झुल जस्तो लाग्यो लक्ष्मणले लिएर आएको नेट साडी आफ्नै लागि लिएर आएको होला नि पके पनि अब मैले एउटा कुरा सोधेको छु राज होइन अनि कुरा मरिरहेको छ कि वास्तवमा राजन जानि नै रहेछ कि मलाई जस्तो त्यस्तो लागिरहेको छ कि जान त्यो ससुराली ल ठिक छ म ससुराली गएँ गएँ ल जाउँला पुऱ्याउन जाउँला कुनै ठुलो कुरो भएन तर लक्ष्मणले त्यो सारी किन लिएर आयो भन्ने कुरा आयो क्या यहाँ त्यो यो सबै घटनाहरू काल्पनिक हुन् होइन तर राजनको घटना जति छ नि त्यो चाहिँ एकदम सत्य घटनामा आधारित छ होइन राजन अब त्यसलाई चाहिँ अब कसरी यो गर्न सकेको भन्ने कुरा चाहिँ अगाडि ल्याउनु पऱ्यो क्या राज पनि अघिबाट चाहिँ जान्न है कन्फ्युजन किन राजनले यस्तो कदम चाल्यो त अब हुन त अब नारी पुरुष बराबर भन्ने कुरा पनि पछाडि आइरहेछ ए अँ बल्ल बुझेँ नि त म बल्ल बुझेँ लक्ष्मणको आशय बल्ल बुझियो नारी पुरुष बराबर आज भोलि नारीहरूले सबै प्यान्ट गन्जी सन्जी लगाइदिएको देखेर उसले नि साडी किनेर लिएर आएछ यसपालि ल है साथी हो यसपालि चाहिँ बज्नुपर्छ <laughs> लक्ष्मणबाट नसकिने हो गाँटे नसकिने हो यहाँ बोल्दा बोल्दै अब राजनले चाहिँ तिसो गीत गाइदेला भन्न पनि छैन होइन मलाई अचम्म लाग्यो अब साडी लिएर लगाएर नाच्ने मान्छेले गाउने होला नि त्यो गीत त हामी त ताली ताली बजाउने होला अब त्यतिसम्म गर्न सकिन्छ दरखानी सामग्रीहरू पनि जम्मा गरिदिन सकिन्छ त्यो नाचेको गानाहरूमा ताली बजाइदिन सकिन्छ त्यो अरू कुरो चाहिँ गर्न सकिँदैन लक्ष्मणले जस्तो सारी नै किनेर लिएर लगाएरै नाच्ने सोचै होइन है ठिक छ अब ससुराली जाने चाहिँ कन्फर्मै हो <laughs> कसको मेरो एकदमै एकदमै होइन अब लक्ष्मणले भनिसकेपछि गएन भने पनि रिसाउला लक्ष्मण होइन लक्ष्मणले लगाइदिनु त होला फेरि अब ठिकै छ अब राजनको लागि चाहिँ एउटा तिजको गीत बजाउँ बजाउँ जस्तो मलाई लागिरहेछ अब राजले पनि हुन्छ हुन्छ भनिरहेछ <laughs> अब कस्तो खाले गीत बज्छ अब त्यो त थाहा भइहाल्छ नि अब एउटा सङ्ग प्ले आउट गरौँ राज होइन यसपछि चाहिँ अब राजनको लागि भए पनि अब यसपालि चाहिँ ससुराली जाँदैछ राजन तिजको गीत चाहिँ एउटा चाहिँ सुनाइदिनु पर्छ राजनलाई भन्दैछन् अब के गर्ने राज अनि यसपछि सर्ट कमर्सियल ब्रेकतर्फ पनि लाग्छौँ राजनलाई अब यतिसम्म भने इज्जत जोगाउँ भनिरहेछन् होइन अब अर्को गीत बजाउँछु भन्दैछन् के गर्ने अब अर्को गीत कसरी बज्छ कुन प्रसङ्गमा बज्छ भन्ने कुरो हुन्छ नि यहाँनिर लक्ष्मणको लागि गीत बजाउने बेला भएको छैन हो कि राज एक महिना अझै बाँकी छ लगभग लगभग त्यतिखेर चाहिँ बजाइन्छ अहिले भने यो सङ्ग तपाईँको लागि यसपछि हामी सर्ट कमर्सियल ब्रेक मान्नु लाग्छौँ रेडियो अर्पण एक सय चार पाँच मेगा सँगै रहनु होला ain't seen nothing if you never see her All the ladies wishing they could have been her सम्झे तिमीलाई यो मनमा बिर्सन सकिन के गरी यो जीवनमा के गरी यो जीवनमा सम्झी सम्झी नमस्ते म गायक शशांक खणेल अहिले तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमा नै बहुचर्चित हुन सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबे कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नङको समस्या सोराइसिस सेतो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 कहाँ किन्ने होला सुन चाँदीका गहना चाहिए गहना छनी हरे कृष्ण हरे राम सुन पसल आकर्षक डिजाइन विश्वासिलो नाम रहेछ साह्रै असल हामी कहाँ आधुनिक डिजाइन का रेडिमेड तथा अर्डर अनुसार सुनचाँदीका गरगहनाहरू तयार गरिन्छ साथमा पुराना गहना साटफेर तथा राशि अनुसारको को पनि उपलब्ध छ सम्पर्क हरे कृष्ण हरे राम सुनचाँदीको पसल रत्नगर दुई हाई स्कुल रोड चाँडी प्रोपाइटर कृष्ण ढकाल सम्झौता ढकाल फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी दुई सय बिस मोबाइल अन्ठानब्बे चार चौन्न तेइस एक सय सोह्र र अन्ठानब्बे चार एकाउन्न अन्ठानब्बे पाँच सय तिरासी टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR 180 CC 2009-2010 Bike of the Year Award प्राप्त अपासी RTR 160cc साथमा स्टार सिटी 110cc र स्कुटी पेप प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौराहा चोक टाढी चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमन यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यू साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि new shining education centre parlour सेवा फैंस आइटम तथा कस्मेटिक सामग्री का एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy stores हामी कहाँ पार्लर सम्बन्धी चाया र डन्डी फोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडीज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy stores Ratnanagar दुई टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिले एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाक्षीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेशन नेटवर्क रत्नगर एक बकुलहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ यो हो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ज फेरि स्वागत छ कार्यक्रम जस्ट फर इन्जोयमा हामी दुईजना उपस्थित छौँ राजन देल गुरुङ र म लक्ष्मण सापकोटा त्यस्तै गरी कन्ट्रोलबाट सहयोग गरिरहनु भएको छ राजले र तपाईँलाई हामीले प्रत्यक्ष रूपमा सहभागी गराउने प्रयास गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिस मार्फत तपाईँ आउन सक्नुहुनेछ कार्यक्रम जस्ट फर इन्जोयमा रमाइलो गर्ने प्रयास गरिराखेका छौँ र राजनको अनावश्यक कुराहरू पनि सुनिरहेका छौँ भन्दा राजनले दिल दुखाउला फेरि होइन कुनै पनि राम्रो कुरा गरिरहेको छ चान्सेस छैन दिल दुखाउने भन्ने कुरै हुँदैन होइन साथीभाइसँग रमाइलो गर्न मलाई पनि मन लाग्छ दिल भएको मान्छे दिल भएको मान्छे बरबर एउटा कुरोको चाहिँ दुःख लागिरहेछ बिचरा अब लक्ष्मणलाई तिजको गीतमा नाच्न मन लागिरहेको रहेछ अघि राजलाई पनि आग्रह गरिराखेको थियो तिजको गीत बजाऊ तिजको गीत बजाऊ भन्दै भइहाल्यो नि यता एउटा गीत बजायो उता कन्ट्रोलमा गएर बाहिर चाहिँ तिजको गीत लगाएर म नाचेँ भन्दै भइहाल्यो नि सिधै <laughs> होइन स्वीकार अहिले एकदम म भनेको राजन <laughs> साथीहरूलाई थाहा छ को राजनको लक्ष्मण भन्ने कुरो होइन तपाईँसँग नितान्त रमाइलो कुराकानी गर्नको लागि तपाईँसँग टाइम पास पनि हुन्छ होइन तपाईँको टाइम पास बोरिङ डेलाई चाहिँ अलिकता रमाइलो हल्का फुल्का गर्न सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस आज साथीहरूलाई यहाँसम्म आउन किन अप्ठ्यारो लागिराखेको छ त लक्ष्मण पानी परेर हो खेत्रो पाइ पनि हुँदैछ होइन लगभग लगभग कति ठाउँमा त सकिसकेको पनि छ कति ठाउँमा हुन बाँकी होला त्यो कारणले पनि हुनसक्छ होइन हुनसक्छ पानी परिरहेछ साथीहरूले माया गरिरहनु भएको छ आज अब कतै जानुभएको पनि हुनसक्छ होइन खेत्रोपाई पनि अलिअलि त जारी छ होइन जारी छ त्यो कारणले गर्दाखेरि पनि हामी दुईजनाको गन्थन मन्थन सुनेर इन्टरटेन गरिरहनु भएको पनि होला होइन फोन निकाल्न नमिल्ने कन्डिसन भए पनि होला होइन अब कि त अब राजले गडबड पनि गरे होला मलाई यही खड्यन्त्र चाहिँ राजको हो कि जस्तो लाग्छ नत्र धेरै साथीहरू आउनुपर्ने हो यति बेलासम्म त है भन्ने बित्तिकै राजले एकदम घुरेर हेरिरहेको छ क्या त्यही त नि अहिलेसम्म उसको हाइब्रिडको लाइन पनि अन्न नभएको अवस्था चाहिँ यहाँ देखिरहेको छु है राजकै खडान्त्र ठिकै छ अब राजनको अघि हामी कुरा कहाँनिर पुगेका थियौँ है त्यो कुरालाई कन्टिन्यू गर्नु पर्यो अब खासमा कुरा चाहिँ के हो होइन अब त्यो ससुराली नै जानुपर्ने कुरा खासमा के हो होइन त्यो कुराको स्पष्टीकरण दिनु पर्यो होइन राज अब त्यसरी भन्नुभन्दा पनि अब त्यो लक्ष्मणले त्यो साडी किनेर लिएर आयो अब त्यो साडीलाई कति पर्यो अब राम्रै राम्रै लाग्यो मलाई त अब तिजा लगाउने तिजा लगाइसकेपछि अर्को एउटा श्रीमानले श्रीमतीको लागि साडी ल्याइदिनु कुनै नौलो कुरा भएन राजन ससुराले जान्ने कुरा नै ठुलो कुरा भयो कि ससुराले त भएको मान्छे गइहाल्छ नि अब तिजकै दिन दर्खाने दिनै जाँदाखेरि त अलिक शङ्कास्पद भयो नि त राजन त्यो कुरो त अब सबैलाई प्रष्ट भनिदिनु पर्यो नि होइन र कुरो त एकदम सही गरे हो अब खै अब साथीहरूले भन्नुपर्ने कुरो हो डिसाइड तपाईँले गर्नुहोस् है यहाँ लक्ष्मणले साडी किन्या किन किन्या भन्ने कुरो पनि तपाईँले तपाईँले नै मूल्याङ्कन होला तपाईँले नै सोच्नुहोला कोही राजन चाहिँ ससुराले जाँदैछ ठिक छ त्यो जानेर नजाने देखिन्छ अझै एक महिना भइरहेको छ त्यो पनि त खुलाउनु पऱ्यो नि त होइन अब राजनले पनि कुरा लुकाउने अब त्यसरी त भएन नि त स्पष्ट भनिदियो भने यो गर्न जान लागेको है म भनिदियो भने त हामीलाई पनि चित्त बुझ्थ्यो होला कुरा भित्रभित्र राख्ने बाहिर नभन्ने अनि कसरी विश्वास गर्ने क्या हामीले होइन राजन को विश्वास फेरि ल विश्वास गर्ने वातावरणै भएन क्या अहिलेसम्म सबै मैले चाहिँ सबै कुरा भन्ने तर राजनले चाहिँ कुरा लुकाउँदाखेरि कहिले कहिले त्यो चित्त दुख्छ क्या अब दिल नभएकै जस्तो लाग्ने कि घरिघरि किन होला ल एक कोही साथी आइसक्नु भएको छ होइन उहाँसँग कुराकानी गरौँ त्यसपछि यो कुरो नि गरौँ ल को हुनुहुन्छ कहाँदेखि उहाँलाई स्वागत गर्छौँ हजुर नमस्ते नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ खुराकबाट चिन्न गाह्रो गाह्रो भयो लक्ष्मणबाट झन् मैले त के चिन्न होला र होइन मैले हजुरलाई भाइलाई चिनिरहेको छु राजन भाइलाई लक्ष्मणलाई पनि चिन्नु होला लक्ष्मण पनि एकदमै नजिकको मान्छे नाम पनि भनिदिनुहोस् न भाइ मेरो नाम गङ्गा गङ्गा पछाडि के होला गङ्गा भन्ने बित्तिकै त मलाई अहिले एकदम बाढी आएको जस्तो लागिरहेको छ गङ्गाजी एकदम पानी पनि परिरहेछ है त्यो भएको कारणले हो राजा पक्कै पनि अब त्यही माथि गङ्गाजी पनि आउनु भएको छ होइन त्यही भएर पनि होला गङ्गाजी के गर्नुहुन्छ अनि तपाईँलाई एउटा प्रश्न सोधिहाल्नु मन लाग्यो धन ठुलो कि साथी ठुलो त साथी ठुलो साथी ठुलो है साथी नै ठुलो साथी चाहिँ कसरी ठुलो भन्ने कुरा पनि गर्नु पऱ्यो कि गङ्गाजी जान्नु पऱ्यो है लक्ष्मण त्यो धन त त्यसै आइहाल्छ नि होइन साथीले धन दिँदैन नि त राजन साथी साथी मिलेर केही गर्यो भने त आउँछ नि त होइन गङ्गाजी अनि अर्को कुरा पनि गरौँ होइन गङ्गाजी यसपालि राजन छ नि <laughs> राजन चाहिँ ससुराली जाँदैछ क्या यो <laughs> किन जाँदैछ भनेर अहिलेसम्म भनेको छैन तपाईँलाई के लाग्छ गेस गर्नु तपाईँले भन्नुहोस् त किनभने यो महान चाड आउँदैछ नि महिलाहरूको लागि अब त्यस अब त्यसमा अब पुरुषहरू पनि सहायता गर्दाखेरि ठिक हुन्छ अब ससुराले महिला आफ्नो जस्तो विशेष घरको श्रीमती पुऱ्याउन श्रीमती अब पुऱ्याउनु जाँदाखेरि अब पुरुष पनि जान सकिन्छ त्यही भएर हो कि जस्तो लाग्छ अब अर्को एउटा कुरो पनि सोधिहालौँ न गङ्गाजीलाई होइन ल ल होइन गङ्गाजी <laughs> लक्ष्मणले सोध्ने दाजुले केही सुन्नु भएको छ नि तपाईँले होइन अब अब एउटा प्रश्न सोध्नुहोस् है गङ्गाजी ठिकै छ राजन त ससुराली जानुभयो दलखाने दिनमा होइन लक्ष्मणले चाहिँ नारी पुरुष बराबर भनेर यसपालि सारी किनेर चाहिँ लिएर किन लिएर आयो होला त्यो पनि यसो भने गङ्गाजी होइन श्रीमतीलाई पनि ल्याउनु नपाउने देनै नभएको मान्छेले कसरी लिएर आयो यस्तो होला नि त भाइ त्यो साडी चाहिँ महिलाहरूले लगाइन्छ है हुन त अहिले महिला पुरुष छोराछोरी समान भनिन्छ है त्यही भएर अब साडी चाहिँ अब विशेष राजन राजनले यो के के भनिरहेछ गङ्गाजी केही विश्वास नगर्नुहोस् है तर चाहिँ ससुराली जान लागेको चाहिँ एकदमै स्योर है फेरि कति वर्ष गङ्गाजी कार्यक्रममा आउनु भएको छ सन्देश सम्झना केही छ भने राख्नुहोस् खासै सम्झना साथीभाइलाई सम्झाउन सक्नुहुन्छ हुन्छ अब मलाई चिन्ने गङ्गा प्रजा भन्ने सम्पूर्णलाई सम्झन चाहन्छु हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्ते गङ्गा पर्जा चाहिँ रागदेखि आउनुभएको थियो अब नारी पुरुष बराबर भएरै होला लक्ष्मणले पनि साडी किनेको र साडी लगाउनु खोजेको भनेर चाहिँ उहाँले भनिसक्नु <laughs> रिसाउँदा पनि मान्छे हाँस्छन् र भनेको कुरा लगाइदियो भनेर होइन राज के राज आवेश <laughs> <laughs> राजले अब बिदा एक सय चार पाँच मेगाहरू सँगसँगै इन्टरनेट अनलाइनको W dot radio dot com dot सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई thank you very much phone गर्नुभयो गङ्गा प्रसाद सेपाङ कोराकदेखि उहाँलाई पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्छौँ राजले केही टेक्निकल गडबड गरेर होला सायद अरू साथीहरू आउनु पाउनु भएन फोन प्रयास गर्नुहुने तपाईँलाई पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्छौँ हाम्रो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्नुहुने टेक्निसियन पार्टनर राज पौडेललाई पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै आजको प्रोग्राम जस्ट फर इन्जोयबाट म तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि म लक्ष्मण सापकोटा एकैसाथ छुटिन्छौँ हवस् त नमस्कार हजुर एक्सप्रेस मनी ट्रान्सफर आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा सगौरव प्रस्तुत गर्दछ पैसा हात हातमा उपहार आठ आठमा यस योजनामा सहभागी हुनुहोस् र जित्नुहोस् दैनिक आठ आठजनालाई प्रूफ ज्याकेट प्रत्येक आठ दिनमा एकजनालाई स्मार्टफोन हरेक महिनाको आठ गते एकजनालाई एक तोला सुनको सिक्री त्यति मात्र कहाँ हो र बम्पर उपहारमा एकजनालाई मोटर बाइक विस्तृत जानकारीको लागि नजिकैको सिटी एक्सप्रेसको भुक्तानी काउन्टर वा राष्ट्रिय दैनिकहरूमा हेर्नुहोस् थप जानकारीको लागि फोन चार दुई तिन एक नौ शून्य शून्य सिटी एक्सप्रेस मनी ट्रान्सफर पुर्याउँछ आफ्नो सम्हालेर जाउँ है रत्नगर चितवन टाढी हंस मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जना स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खाना सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फ्रेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैतालिस website W W W dot H M K com Chitwan valley plotting तथा हाउसिङ प्रणाली अब आकर्षक घडेरीहरूको साथमा रत्नगर आठ पर्सौनी टाढा गाउँ स्थित साढे तिन बिघामा रहेको प्लटहरू रु तिन लाखदेखि बिस सम्ममा उपलब्ध छ सोही प्लटमा आरसिसी ढलान सहित चार कोठाको घर पनि बिक्रीमा रहेको जानकारी गराइन्छ विकासका पूर्वाधारहरू खाने पानी विद्युत ढल छ मिटर सेतो पिच बाटो लगायत अन्य सुविधा सम्पन्न बिस सातदेखि माथिको मोहडा भएको घडेरी सामग्रीहरू खरिद गरी आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् साथमा भरतपुर बसन्त चौकदेखि तिन सय मिटर भित्र रङ फ्याक्ट्रीको आडैमा छुट्टै घडेरीहरू पनि बिक्रीमा छ चितवन भ्याली प्लटिङ तथा हाउसिङ प्राली रत्नगर चितवन सम्पर्कका लागि प्रसाद पौडेल ओम शान्ति मोबाइल अन्ठानब्बे चार पचास तिरहत्तर आठ सय सतसठी हरि चापागाई मोबाइल अन्ठानब्बे चार एकाउन्न छयत्तर तिन सय सतासी अब तपाईँ हाम्रै बजार बकुलहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सुसेन्टर fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item puja सामग्री ladies tailors baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केएन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न कियान प्लाजा रत्नगराज बकुल्लर proprietor Raj Shrestha mobile number अन्ठानब्बे चार सय पचास अस्सी पाँच सय बहत्तर र अन्ठानब्बे चार सय पचास उनपचास दुई सय अस्सी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ अर्पण टाइम चेक अहिले मध्याहको बाह्र बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र